उसैले कापाती झुप झुपानी औला पाती टुसैले मेरा दुःख उसै रोपे खेत पिएला पिएला भइ ज्ञान मेरा बने हुन्छ एक सारा गोडेका धान दोसरा बनि हुन्छ कसो बन मनि हुन्छ कसो बपन शुभ मनी हुन्छ कसब रानी हुन्छ कसो मनि हुन्छ जिकला बुयाको रोप्याखेत मलिहालेको जिकला बुयाको हृदयाङ्गरुयाको बोधे कन्छ कै कि भनु हृदय कि भू